अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डालाई आज अन्तिम रूप दिने जनाएको छ दिउँसोसम्ममा नेपालको तर्फबाट उठाउने एजेण्डा तय गर्ने सरकारले तयारी थालेको छ परराष्ट्र मन्त्रालयले मोदीको भ्रमणका विषयमा जानकारी दिन दिउँसो पत्रकार सम्मेलन पनि गर्दैछ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपालले जलस्रोतको समुचित व्यापार मध्य पहाड़ी राजमार्ग र तराईमा हुलाकी मार्ग लगायतका कुरालाई प्राथमिकतामा राखेको छ त्यस्तै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकै समयमा नेपाल भारत ऊर्जा व्यापार सम्झौता गर्ने तयारी सरकारले गरेको छ मोदी साउन अठार गते आइतबार दुई दिने नेपाल भ्रमणका लागि काठमाण्डु आइपुग्नुहुने कार्यक्रम तय भएको छ भ्रमणलाई ध्यान दिँदै काठमाण्डुमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ व्यवस्थापिका संसद मातहतको सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ अबको केही बेरमा सिंहदरबारमा निर्वाचन प्रक्रिया शुरू हुनेछ सभापतिको समितिको सभापतिका लागि ए नेकपा माओवादीका जनार्दन शर्माको मात्रै उम्मेद्वारी परेको कारण शर्मालाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ निर्विरोध निर्वाचित भएको घोषणा भएपछि उहाँले बिहान साढे एघार बजे पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनु भएको छ सभापतिको उम्मेद्वारीका लागि शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा ए नेकपा माओवादीका डुर प्रसाद उपाध्याय रहनु भएको छ लामो समयदेखि संसद अन्तर्गतका विभिन्न समिति सभापति विहीन भएपछि सभामुख सुभाष चन्द्र नेगमाङले लेखा समितिको सभापतिको निर्वाचन गर्न निर्देशन दिनुभएको थियो व्यवस्थापिका संसद बैठक आज बस्दैछ संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा केही विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ हिजोको बैठकमा प्रारम्भ हुने भनिएको विनियोजन विधेयक दुई हजार एकहत्तरको विभिन्न शीर्षकमाथिको छलफल भने हुन सकेन विनियोजन विधेयकको बारेमा यी साउन बाइस गते छलफल चलाइने सभामुख सुभाष चन्द्र निङमाङले जानकारी दिनुभएको छ प्रमुख प्रतिपक्षी लगायतका दलले पेशकी विधेयक पारित गर्ने बेलामा सरकारले बजेट टालटुल हिसाबले ल्याएको तर द्वन्द पीड़ित घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक मात्रामा विनियोजन नगरिएको हुलाकी सड़क लगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेको लगायतका आफ्ना माग पूरा नभए विनियोजन विधेयकको बारेमा छलफल चलाउन नदिने जनाएका छनृ आज नागपञ्चमी देशैभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजाआजा सहित नागपञ्चमी पर्व मनाइँदैछ बराह पुराणमा उल्लेख भए अनुसार नागराजसँग ब्रह्माको सम्वाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नाग पूजाको लागि प्रसिद्ध रहेको छ आजको दिनमा नागका अस्तकुल अर्थात अनन्त वासुकी पद्म महापद्म तक्षक कुलिर कर्कट र शङ्क नागको चित्रमा दूध दही अक्षता फूल दुबोली पूजा गरी दूध र लाभाको नैवेद्य चढ़ाई घरको मूल ढोकामाथि टाँच्नाले त्यस्तो घरमा चट्याङ पर्दैन आगो र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक विश्वास रहिआएको छ आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको पनि मान्ने गरिन्छ हिन्दू धर्मका चाड पर्वहरू पनि नागपञ्चमीबाटै शुरू हुने मानिन्छ इजरायल र प्यालेस्टाइनको हमास विद्रोही समूह बहत्तर घण्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् संयुक्त राष्ट्रसंघका महासचिव बाङ्की मुन र अमेरिकी विदेश मन्त्री जोन केरीले संयुक्त विज्ञप्ति प्रकाशन गरी दुवै पक्ष मानवीय आधारमा युद्ध विरामका लागि सहमत भएको जानकारी गराएका छन् मानवीय आधारमा गरिएको युद्धविराम त्यहाँको स्थानीय समय अनुसार आज बिहान आठ बजेदेखि शुरू भएको बताइएको छ गाँजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजामा जुलाई आठदेखि शुरू गरेको हमलामा अहिलेसम्म चौध सय बाइसजना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ तीमध्ये धेरैजसो सर्वसाधारण नागरिक रहेका छन् जारी युद्धका कारण हजारौं नागरिक घरबारविहीन भएका छन् हमासले गरेको रकेट आक्रमण रोक्ने नाममा इजरायलले गरेको आक्रमणको चौतर्फी आलोचना भइरहेको पनि बीबीसीले जनाएको छ जारी युद्धमा इजरायली सेनाका अन्ठाउन्न सिपाहीको पनि ज्यान गएको छ र बेलायतको ग्लासगोमा जारी कमनवेल्थ गेम्सको दशौं दिन आज विभिन्न दश इभेन्ट्समा बीस स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ जारी खेलको नौ दिनसम्म इङ्ल्याण्ड चौवालिस स्वर्णका साथ शीर्ष स्थानमा यथावत रहन सफल भएको छ आठौं दिन अड़तीस स्वर्ण जितेको इंग्ल्याण्डले नौ दिन थप छ स्वर्ण जित्दै कुल चौवालिस सहित शीर्ष स्थानमा आफ्नो ठाउँ यथावत बनाएको हो इङ्ल्याण्डले प्रतियोगितामा चौवालिस स्वर्ण चालिस रजत र उनाचालिस सहित कुल एक सय तेइस पदक जितेको छ त्यसै गरी प्रतियोगिताको नौ दिन अस्ट्रेलियाले थप एक स्वर्ण मात्रै जित्दै दोस्रो स्थानमा रहेको छ अस्ट्रेलियाले प्रतियोगितामा छत्तीस स्वर्ण पैंतिस रजत र एकचालिस काँस्य गरी कुल एक सय बाह्र पदक जितेको छ त्यस्तै सत्ताइस सहित क्यानाडा तेस्रो र चौध स्वर्ण सहित आयोजक स्कटल्याण्ड चौथो स्थानमा रहेको छ हवस् त यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक द्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited Lions चोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one radio Arpan एक से चार थोप्लो पाँच मेगा हट पार्लर सेवा फैंसी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy store हमी कहाँ पार्लर सम्बन्धी साया र डन्डीफोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट इन्भेस्टमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवेसँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध प्रभु घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठूलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु सुन एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय हो हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू पोलिटेङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् साथै ओयर धाराको चितवनको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै proprietor Radhakrishna Khanal phone number शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी त्रिसठी दुई सय र अन्ठानब्बे चार पचास उना पचास तिन सय उनानब्बे किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भएको म त हजुर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 कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तीन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र मनोरञ्जनका लागि सुन्नु हजुर